छोडमा पनि मिलनको आस्त हुन्छ कतै बिछोडमा पनि मिलनको आस्त हुन्छ कतै सच्चा मायामा ईश्वरको वास्त हुन्छ कतै बिछोडमा पनि मिलनको आस्त हुन्छ कतै सच्चा मायामा ईश्वरको वास्त हुन्छ कतै दुई किनारा एक अर्कालाई हेर्दै टोलाउँदा दुई किनारा एक अर्कालाई हेर्दै टोलाउँदा दुइटै तन स्पर्श गर्ने बतास त हुन्छ कतै दुइटै तन स्पर्श गर्ने बतास त हुन्छ कतै सच्चा मायामा ईश्वरको वास्त हुन्छ कतै बिछोडमा पनि मिलनको आस्त हुन्छ कतै कस्तो मिलन भयो हाम्रो कस्तो मिलन भयो हाम्रो दो बाटोमा हिँड्नु पर्ने बिछोडलाई स्वीकारेर प्रेम सागर तर्नु पर्ने हस्तो मिलन भयो हम्रो समझी मलाई ओ पागल प्रेमी समझी मलाई तिमी आफ्नो बाटो लाग्नु फेरि जन्मे अर्को जुनी दैवसँग सँगै मा कस्तो मिलन भयो हम हाम्रो मिलन क्षितिज भयो ओ तिमी आकाश महु धरती हाम्रो मिलन क्षितिज भयो एक नदीका दुई किनारा नदीका दुई किनारा हाम्रो बिछो निश्चित भयो हाम्रो बिछो निश्चित भयो यो जुनी त यस्तै रहेछ कस्तो मिलन भयो हाम्रो दोबाटोमा हिँड्नु पर्ने बिछोडालाई स्वीकारेर प्रेम सागर पर्ने रोशन पालपालीको शब्द मनोज राजको सङ्गीतमा ढुङ्गा एल्बमबाट अन्जु पन्त अनि मनोज राजको सुमधुर स्वरमा सजिएको यसै साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारेका आत्मीय मित्र राज अनि मच्छु तपाईँकै हर्षा अनि विस्मातको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक मधुरीमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरजको यो ध्वनि तरङ्गमा विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत तपाईँ यस कार्यक्रमलाई डाउनलोड गरेर सुन्न सक्नुहुन्छ कार्यक्रम डाउनलोडको प्रबन्ध गरिदिने रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्चका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर साथ सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएईमा रहनुहुने विकास नेउपानेलाई धन्यवाद र कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वरपुर तिन बैलबा सर्लाहीका मित्र सरोज चौलागाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको सुरुवातको यो गाडीमा मित्र आज पनि तपाईँले नै माया गरेर पठाउनुभएका मुक्तकहरूसँगैको एउटा भिन्नै बसाई बस्नका लागि हामी उपस्थित भइसकेका छौँ यो रात्रिकालीन प्रहरमा धेरै ठाउँमा लोड सेडिङको समस्या छ अन्धकार छ जताततै र पनि तपाईँले विविध माध्यम अपनाएर हामीलाई सुनेर साथ दिनुहुन्छ यो साथको लागि म धेरै नै ऋणी छु तपाईँप्रति आभारी छु तपाईँप्रति तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु कार्यक्रम मुक्तक मधुरिमाको यो बसाइमा अबको क्रममा रोल्पाका मित्र मनिष पुन लेख्नुहुन्छ केही हुँदैन दुःख अनि पिरसँग रिसाएर केही हुँदैन दुःख अनि पिरसँग रिसाएर आफ्नै अभागी तकदिरसँग रिसाएर अप्ठ्यारो त आफै पार गर्दै हिँड्नुपर्छ अप्ठ्यारो त आफै पार गर्दै हिँड्नुपर्छ व्यर्थै के हुन्छ त्यो भिरसँग रिसाएर व्यर्थै के हुन्छ त्यो भिरसँग रिसाएर आफ्नै अभागी तकदिरसँग रिसाएर केही हुँदैन दुःख अनि पिरसँग रिसाएर दुःख अनि पिरहरूसँगै रिस गर्ने हो भने जिन्दगी अझ बढी दुःखमा बित्न सक्छ कष्टमा बित्न सक्छ सुख अनि दुःख जिन्दगीमा बारम्बार आइरहने पाटो हो कहिले सुखले जित्छ त कहिले दुःखले जित्छ र भनौँ न जिन्दगीमा सुखभन्दा बढी दुःख भएछ भने पनि त्यो धेरै पलको दुःख बिर्साउनका लागि एक पलको सुख काफी हुन्छ त्यसैले पनि त्यो दुःखसँग रिसाउने यो काम बन्द गर्नको लागि आग्रह पुनको यो मुक्तकमा आउँदै थियो आइन्द्र विक्रम निष्ठुरी अमरपुर दुई लामा चौक पाँच थरबाट लेख्नुहुन्छ ओइलाएर फुल झैँ आज झर्न सकिन ओइलाएर फुल झैँ आज झर्न सकिन पीडा व्यथा मुटुभरि मर्न सकिन नचाहेरै पनि जिउनै पर्ने जिन्दगी नचाहेर पनि जिउनै पर्ने जिन्दगी जिन्दगीको त्यो सागरमा तर्न सकिन जिन्दगीको त्यो सागरमा तर्न सकिन पीडा व्यथामुटुभरि मर्न सकिन ओइलाएर फुल झैँ आज झर्न सकिन जिन्दगी रूपी सागर तर्नका लागि जिन्दगीमा कष्ट परेका भावहरू यो मुक्तकमा थियो आइन्द्र विक्रम निष्ठुरीलाई धन्यवाद अनुधामी अर्पण नेपालगञ्जबाट लेख्नुहुन्छ उता बिहे यता मलामी भएपछि उता बिहे यता मलामी भएपछि मृत लासलाई बोक्ने सुनामी भएपछि हिजोसम्म सन्चो नै थियो माया गर्छु भन्थ्यो हिजोसम्म सन्चो नै थियो माया गर्छु भन्थ्यो आज छोडिदियो म बिरामी भएपछि आज छोडिदियो म बिरामी भएपछि मृत लासलाई बोक्ने सुनामी भएपछि उता बिहे यता मलामी भएपछि अलिकति दर्द समेटिएको यो मुक्त रहेको थियो जिन्दगी मुक्तक जस्तै उदास नबनोस् मात्र यति कामना धन्यवाद अनुधामीलाई यो साथको लागि पूजन लामिछाने रत्नगर तिन शान्ति चोकबाट लेख्नुहुन्छ मेरी हुन नसकेका हुन नसकेकी कि लागि यो मुक्तक भनेर लेख्नु भएको छ खुसी दिने मिठा मिठा आस देखाएर खुसी दिने मिठा मिठा आस देखाएर बस्न बाध्य पार्दै दिलमा बास देखाएर लत्याई मलाई किन घृणा गर्दैछौ तिमी लत्याई मलाई किन घृणा गर्दैछौ तिमी म भन्दा अरूलाई झक्कास देखाएर म भन्दा अरूलाई झक्कास देखाएर खुसी दिने मिठा मिठा आस देखाएर बस्न बाध्य पार्यो दिलमा बास देखाएर पहिला केही आशका साथ दिलमा बास दिइयो आज त्यस दिलबाट किन लत्याइँदैछ त प्रश्न आफ्नो मान्छेको लागि यस मुक्तकमा धन्यवाद पूजन लामिछानेलाई यो साथको लागि जिएम दिपु देवेन्द्र खोलागाउँ पाँच सर्केना रुकुम हाल दिपायल डोटीबाट लेख्नुहुन्छ जे जे भयो तिमीबाट नजाती भयो जे जे भयो तिमीबाट नजाती भयो हमला सिधै मेरो यो मुटुमाथि भयो कसरी आउन सक्यो मेरो अगाडि फेरि कसरी आउन सक्यो मेरो अगाडि फेरि जबकि पहिला माया खुरापाती भयो जबकि पहिला माया खुरापाती भयो जे जे भयो तिमीबाट नजाती भयो हमला सिधै मेरो यो मुटुमाथि भयो विगतका दिनमा मुटुमा हमला पर्यो निकै नराम्रो भयो भने आज फेरि मैसँग मायाको आश लिएर किन आउँछौ जबकि पहिला नै माया प्रेममाथि खुरापाती चलिसकेको छ यस्तै कुरा थियो धन्यवाद जिएम दिपु देवेन्द्रलाई यो साथको लागि सत्यनारायण दहित हसुलिया आठ कैलालीबाट लेख्नुहुन्छ सुखको खोजमा ऊ हतपत्तिएको छ सुखको खोजमा ऊ हतपत्तिएको छ बिचारा ढलेर ऊ छटपटिएको छ दुःखभरि सबै गरिबलाई किन दैव दुःख भरि सबै गरिबलाई किन दैव आफ्नै रगतमा आऊ लतपटिएको छ आफ्नै रगतमा आऊ लतपटिएको छ सुखको खोजमा हो हतपटिएको छ बिचरा ढलेर ऊ छटपटिएको छ सुख खोज्दै खोज्दै हिँड्दाखेरि दुःखले चेपेर छटपटिएका कुराहरू मैले सुरुवातमा पनि भनेको थिएँ मित्र जिन्दगीमा सुख पनि छ दुःख पनि छ दुःखलाई झेल्न सक्ने नै वास्तविक सुखको हकदार हुन्छ धन्यवाद सत्यनारायण दहितलाई हसुले आठ कैलालीदेखिको यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रुकुम हाल भारतबाट लेख्नुहुन्छ तिम्रै कारण मेची छोडी काली जाँदैछु म तिम्रै कारण मेची छोडी काली जाँदैछु म लिन्न तिम्रो कुनै थोक खाली जाँदैछु म खुसी रहनु सधैँभरि दैव दशा नलागोस् खुसी रहनु सधैँभरि दैव दशा नलागोस् आफ्नो नभई तिम्रो दियो बाली जाँदैछु म आफ्नो निभाइ तिम्रो दियो बाली जाँदैछु म लिन्न तिम्रो कुनै थोक खाली जाँदैछु म आफ्नो निभाइ तिम्रो दियो बाली मन मनको दियो तिमी मेरो लाग्थ्यो जहिले पनि नबल्ने पो गरी गयो कहिले पनि अब कहिले पनि मनको दिए make it कहिले पनि अब कहिले पनि समाउने डाली खडेरी भो मेरो जीवन खडेरी भो मेरो जीवन तिम्रो हरियाली मनको दियो तिमी मेरो लाग्थ्यो जहिले पनि नबल्ने पो गरी गयौ अब कहिले पनि अब कहिले पनि मनको दियो विष्णुबाबु देवकोटाको शब्दमा बालान्द राईको सङ्गीत रित्तो याद एल्बमबाट स्वरूपराज आचार्यको स्वर लहरी गुन्जिरहेको छ मित्र यति बेला र तपाईँ कार्यक्रम मुक्तक मधुरीमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको यो ध्वनि तरङ्गमा विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com र टेनपी मार्फत लगायत विभिन्न वेबसाइट अनि ब्लगहरू मार्फत डाउनलोड गरेर पनि तपाईँ यो आवाज सुनिरहनु भएको छ र मित्र साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब राति दस बजेसम्मको व्यवसायलाई लिएर हामी उपस्थित हुने गर्दछौँ र तपाईँले हामीलाई साथ दिनुभएको छ यही विश्वासमा फेरि पनि तपाईँका मुक्तकलाई अगाडि बढाउन चाहन्छु पिठुवा साथ माधवपुरका मित्र अमृत लामिछानेको मुक्तकबाट सोच्दा सोच्दै अचेल उनी टोलाउनी भइछिन् सोच्दा सोच्दै अचेल उनी टोलाउनी भइछिन् रे मध्य रातमा उठी मलाई बोलाउनी भइछिन् रे थाहा छैन कसरी उनलाई लाग्यो प्रेमको मात थाहा छैन कसरी उनलाई लाग्यो प्रेमको मात कलेजभरि मेरै चर्चा चलाउने भइछिन् रे कलेजभरि मेरै चर्चा चलाउने भइछिन् रे सोच्दा सोच्दै अचेल उनी टोलाउने भइछिन् रे मध्यरातमा उठी मलाई बोलाउने भई रे धन्यवाद यो साथको लागि शब्द संरचनामा थोरै ख्याल पुर्याउनु पर्ने देखिन्छ आगामी दिनमा पनि यस्तै साथको म सधैँ अपेक्षा गरिरहनेछु अमृत लामी छानेलाई धन्यवाद दिँदै तिलक निष्कर्ष रत्नगर साथबाट लेख्नुहुन्छ आज पनि पापिनीको पर्खाइमा रात बित्यो आज पनि पापिनीको पर्खाइमा रात बित्यो सधैँ जसो उसै गरी तडपाईमा रात बित्यो उदास लाग्दो कस्तो कस्तो बिरह बोल्ने माया उदास लाग्दो कस्तो कस्तो बिरह बोल्ने माया अतीत अनि वर्तमानको सोचाइमा रात बित्यो अतीत अनि वर्तमानको सोचाइमा रात बित्यो सधैँ जसो उसै गरी तडपाईमा रात बित्यो आज पनि पापिनीको पर्खाइमा रात बित्यो कसैलाई पर्खिएर रात गुज्रिएका भावहरू धन्यवाद तिलक निष्कर्षलाई श्रीकान्त कैराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ आकाश माथि छ त्यो जुनको कुरा नगर आकाश माथि छ त्यो जुनको कुरा नगर महँगी बढ्दो छ है यो सुनको कुरा नगर जे छ आफूसँग त्यहीले चलाउनु जीवन जे छ आफूसँग त्यहीले चलाउनु जीवन आफूलाई हेरी मन बुझाऊ उनको कुरा नगर आफूलाई हेरी मन बुझाऊ उनको कुरा नगर महँगी बढ्दो छाइयो सुनको कुरा नगर आकाशमाथि छ त्यो जुनको कुरा नगर धन्यवाद श्रीकान्त कहिराजलाई कृष्ण मन्दिर चोकदेखिको यो साथको लागि टुटेको मान्छे रोहन एकान्त स्थानबाट लेख्नुहुन्छ कहाँ थियो तिम्रो प्यार जब म टुट्दै थिएँ कहाँ थियो तिम्रो प्यार जब म टुट्दै थिएँ काँचसरी आफैभित्र सुस्त सुस्त फुट्दै थिएँ नभन तिमीलाई चाहन्छु कहाँ थियो त्यति बेला नभन तिमीलाई चाहन्छु कहाँ थियौ त्यति बेला जब तिम्रो सहरबाट म सधैँको लागि छुट्दै थिएँ जब तिम्रो सहरबाट म सधैँको लागि छुट्दै थिएँ काँचसरी आफैभित्र सुस्त सुस्त फुट्दै थिएँ कहाँ थियो तिम्रो प्यार जब म टुट्दै थिएँ जब आफ्नो जिन्दगी टुटिरहेको थियो आफ्नो मन भाँचिरहेको थियो जति बेला उनको साथ आफूलाई आवश्यक परेको थियो त्यति बेला त्यो साथ मिलेन त्यो आभास मिलेन र आज सहरबाटै निकै टाढा पुगिसकेपछि फेरि त्यो मायाको कुरोले कसैले झस्काउन खोज्दाखेरि उठेका भावहरू मुक्तक मार्फत पोख्दै हुनुहुन्थ्यो टुटेको मान्छे रोहन धन्यवाद यो साथको लागि सन्दीप घिमिरे सौगात टाढीबाट लेख्नुहुन्छ म मेरा सपनाभित्र देख्छु तिमीलाई म मेरा सपनाभित्र देख्छु तिमीलाई कलम कापी पाएँ भने लेख्छु तिमीलाई म उस्तो हो या मेरो मन उस्तै हो सानो म उस्तो हो या मेरो मन उस्तै हो सानो खोज्यौ टाढा जान भने छेक्छु तिमीलाई खोज्यौ टाढा जान भने छेक्छु तिमीलाई कलम कापी पाएँ भने लेख्छु तिमीलाई म मेरा सपनाभित्र देख्छु तिमीलाई कसैलाई आफ्ना सपनामा देख्ने भावहरू मुक्तकमा सन्दीप घिमिरे सौगातलाई धन्यवाद यो साथको लागि सागरिका थापा रत्ननगरबाट लेख्नुहुन्छ मायाका कुरा बकवास लाग्छ आजभोलि मायाका कुरा बकवास लाग्छ आजभोलि हिजो माया गर्छु भन्थ्यो भाग्छ आज भोलि पहिले माया माग्थ्यो मेरो घरमा आयो भने पहिले माया माग्थ्यो मेरो घरमा आयो भने खाली एक गिलास पानी माग्छ आज भोलि खाली एक गिलास पानी माग्छ आज भोलि मायाका कुरा बकवास लाग्छ आज भोलि हिजो माया गर्छु भन्थ्यो भाग्छ आज भोलि हिजोको दिनमा मायाका भाव देखाउने मान्छे आज मायाबाट नै टाढा टाढा बनेका कुरा यो मुक्तकमा धन्यवाद सागरिका थापालाई यो साथको लागि एउटा अन्तिम मुक्तक मात्रै अगाडि सार्ने समय बाँकी छ सहारा थापा चोटिल यात्री रत्नगर चितवनबाट लेख्नुहुन्छ भेट्न आए तर मनमा चोट दियौ तिमीले भेट्न आए तर मनमा चोट दियौ तिमीले कञ्चन थियो माया तर खोट दियौ तिमीले अवसरवादी रहेछौ धनी माया खोजेछौ अवसरवादी रहेछौ धनी माया खोजेछौ अतीत बिर्स भन्दै एक बिटो नोट दियौ तिमीले अतीत बिर्स भन्दै एक बिटो नोट दियौ तिमीले कञ्चन थियो माया तर खोट दियौ तिमीले भेटना आए तर मनमा चोट दियो तिमीले मायालाई दौलतको तराजुमा जोखिएका कुराहरू यस मुक्तकले उठाउँदै थियो धन्यवाद सहारा थापा चुटिल यात्रीलाई यो साथको लागि आगामी दिनमा पनि यस्तै साथको अपेक्षा सधैँ म गरिरहेको हुनेछु मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको निर्धारित समय सकिसकेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकी अवस्थामा रहेर पनि तपाईँले हामीलाई सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अर्को साता बिहिबार फेरि पनि तपाईँका मुक्तकहरू सँगै बस्नका लागि तपाईँका मुक्तकहरूसँगै रहनका लागि पक्कै पनि उपस्थित हुने नै छौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई धन्यवाद र प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजलाई सविशेष आभार प्रकट गर्दै तपाईँकै मित्र रामु आचार्य मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना